टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासै मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासै टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि हजुर यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधान सभाको बैठक आज पनि बस्दैछ नयाँ बानेश्वर स्थित संविधान सभाको भवनमा केही बेरपछि बस्ने बैठकमा व्यवस्थापिका संसदको स्वरूपका विषयमा छलफल हुने बुझिएको छ तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका निर्कुल सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तरमाथि एकीकृत रूपमा संविधान सभामा छलफल शुरू भएको हो छलफलमा भाग लिएका सभासदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रूपमा प्रतिनिधि सभा रहनुपर्ने त्यसलाई ठूलो आकारको बनाउन नहुने केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्ने गर्नेमा जोड़ दिएका छन् परराष्ट्र मन्त्रालयले इराकमा रहेका नेपालीको उद्धारका लागि विशेष पहल गर्ने भएको छ आजदेखि मन्त्रालयले विशेष पहल गर्ने जनाएको छ मन्त्रालयका सहसचिव अर्जुन कान्त मैनालीलाई इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधिमा हिजो नियुक्त गरिएको छ इराकमा विकस विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धारलाई तदारुकता र बढी समन्वयात्मक तरिकाबाट अगाडि बढाई नेपालीलाई सकुशल स्वदेश फर्काउने कार्यसमेतका लागि नेपाली राजदूतावास कुवेतमा मुकाम कायम गरी इराक तथा अन्य मुलुकमा भ्रमण गरी कार्य सम्पादन गर्ने जिम्मेवारी मैनालीलाई दिइएको मन्त्रालयले जनाएको छ यसै सन्दर्भमा इस्लामाबाद तथा कुवेत स्थित नेपाली दूतावासले उद्धारको आवश्यकतामा रहेका नेपालीका विषयमा संकलित सूचना तथा सम्पादित समन्वयात्मक कार्यका विषयमा मन्त्रालयमा सूचना प्राप्त भइरहेको विज्ञप्ति जनाएको छ संविधान सभाका नवनिर्वाचित सदस्य रामकृष्ण घिमिरेले लोकतान्त्रिक संविधान निर्माणमा आफू लागि पर्ने बताउनु भएको छ चितवन क्षेत्र नम्बर चारबाट संविधान सभा उपनिर्वाचनमा नेपाली कङ्ग्रेसको तर्फबाट विजय घिमिरेले देश विकासका लागि लोकतान्त्रिक संविधान आवश्यक भएकाले आफू त्यसैमा केन्द्रित हुने बताउनु भएको छ नेपाली कङ्ग्रेस चितवनले आज भरतपूर्ण गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा नवनिर्वाचित सभासद घिमिरेले यो संविधान सभाबाट तोकिएकै समयमा लोकतान्त्रिक संविधान जारी हुने समेत विश्वास व्यक्त गर्नु भएको छ विगतमा संघीयता र राज्यको शासकीय स्वरूपमा सहमति नजुट्दा संविधान बन्न नसकेको भन्दै उहाँले प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नेतर्फ आफूले भूमिका निर्वाह गर्ने बताउनु भएको छ आफू कंग्रेसको तर्फबाट संविधान सभा सदस्य भए पनि पार्टीको मात्रै सभासद नभई आम नेपालीको हित हुने गरी काम गर्ने घिमिरेको भनाइ छ उहाँले आफूलाई मत दिएर विजयी गराएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ क्षेत्र नम्बर चार सहित समग्र चितवनको विकासलाई सधैँ प्राथमिकतामा राखेर निरन्तर लागिरहने घिमिरेले प्रतिबद्धता व्यक्त गर्नुभयो भएको छ क्षेत्र नम्बर चारमा सुरु हुन लागेको विकास निर्माणको कामलाई समयमै पूर्णता दिन आफू पनि लागि पर्ने उहाँले बताउनु भएको छ एक फरक प्रसङ्गमा नवनिर्वाचित सभासद घिमिरेले संसार जगत आफ्नो प्रेरणाको स्रोत भएको बताउनु भएको छ लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि लोकतन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभएको छ पत्रकारले बाटो बिराए देश नै खाडलमा पर्ने भन्दै घिमिरेले देशलाई कता लैजाने भन्ने कुरा पत्रकारको हातमा रहेकोमा पनि जोड दिनुभयो युक्रेनमा पृथकतावादी विद्रोहीहरूले सरकारी सेनाको एक हेलिकप्टर खसालेका छन् युक्रेनको पूर्वी क्षेत्रमा गरिएको सो आक्रमणमा हेलिकप्टरमा रहेका सबै नौजनाको मृत्यु भएको छ विद्रोहीहरू आफैले घोषणा गरेको साता लामो युद्धविरामको केही घण्टा बित्न नपाउँदै उनीहरूले सो आक्रमण गरेका हुन् युक्रेनी राष्ट्रपतिले घोषणा गरेको एक साताको युद्धविरामको प्रति विद्रोहीहरूले पनि युद्धविराम गरेका थिए र अन्तमा खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज राति पनि चारवटा खेल हुँदैछ राति पाउने दस बजेपछि एकै समयमा हुने खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्दा अर्को खेलमा इरान र बोस्निया भिड्नेछन् आजको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरे प्री क्वार्टरमा प्रवेश गर्नेछ भने इरानले बोस्नियालाई पराजित गरे इरान प्री क्वार्टरमा पुग्नेछ यदि नाइजेरिया अर्जेन्टिनासँग हारे र बोस्नियाले इरानलाई पराजित गरे पनि नाइजेरिया अन्तिम सोह्रमा पुग्नेछ अर्जेन्टिना यो समूहबाट अन्तिम सोह्रमा पुगिसकेको छ त्यस्तै राति पाउने एक बजे हुने खेलमा स्विजरल्याण्ड र हन्डुरस भेट्दा पाउने दुई बजे फ्रान्स र इक्वेडर आम्ने सामने हुनेछन् आजको खेलमा इक्वेडरले यसअघि नै प्रिक्वार्टरमा प्रवेश गरिसकेको फ्रान्सलाई हराउँदै यो समूहबाट अन्तिम सोह्रमा पुग्ने प्रयास गर्नेछ सोही समूहमा स्विजरल्याण्डको पनि समान तीन अङ्क भएकाले इक्वेडर र स्विजरल्याण्ड या गर या मर्को अवस्थामा रहनेछन् इक्वेडर फ्रान्ससँग पराजित भए र स्विजरल्यान्डले हन्डुरसलाई पराजित गर्न सके स्विजरल्यान्डले प्रिक्वार्टरमा स्थान बनाउनेछ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस लागि सुन्नु हजुर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास